उत्पत्तिको पुस्तक अध्याय दुई यसरी आकाश र पृथ्वी र तीनमा भएका सबै कुरा बनाइसिद्धिए आफूले गर्नुभएका काम छैटौं दिनमा परमेश्वरले सिद्ध्याउनुभयो र सातौं दिनमा आफूले गर्नुभएका सबै कामबाट उहाँले विश्राम लिनुभयो अनि परमेश्वरले सातौं दिनलाई आशिष दिनुभयो र त्यसलाई पवित्र तुल्याउनुभयो किनभने आफूले सृष्टिमा गर्नुभएका सारा कामबाट यसै दिनमा उहाँले विश्राम लिनुभयो अदनको बगैँचामा आदम र हौवा आकाश र पृथ्वीका सृष्टिको वृत्तान्त यही हो परमप्रभु परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभएको दिन भूमिमा एउटै पनि वनस्पति थिएन र भूमिमा कुनै घाँसपात पनि उम्रेको थिएन किनभने परमप्रभु परमेश्वरले पृथ्वीमा पानी वर्षाउनु भएको थिएन र भूमि खनजोत गर्न कुनै मानिस पनि थिएन तर पृथ्वीबाट खोलाहरू निस्की उठेर समस्त भूमिलाई भिजाउने गर्थे तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनका नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनु भएको मानिसलाई त्यही राख्नुभयो अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो बगैँचा भिजाउनलाई अदनबाट एउटा नदी निस्किएको थियो र त्यहाँबाट छुट्टिएर त्यो चार शाखा भएको थियो पहिलो नदीको नाउँ पिसोन हो यो त्यही नदी हो जुन हबिलाको समस्त मुलुकमा बहन्छ जहाँ सुन पाइन्छ त्यस देशको सुन असल हुन्छ त्यहाँ खोटो र आनिक्सहरू छन् दोस्रो नदीको नाउँ गिहोन हो कुसको समस्त देशमा बहने नदी यही हो तेस्रो नदीको नाउँ टाइग्रिस हो यो त्यही नदी हो जो असुरको पूर्वतिर बहन्छ र चौथो नदी युफ्रेटिस हो परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो कि बगैँचाका सबै रूखका फल तैँले संकोच नमानी खाए हुन्छ तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु किनभने जुन दिन तैँले त्यो खान्छस् त निश्चय नै मर्नेछस् फेरि परमप्रभु परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल छैन म त्यसको निम्ति त्यसलाई सुहाउँदै एउटा सहयोगी बनाउनेछु परमेश्वरले सबै वनपशु र आकाशका सबै पंक्षीलाई भूमिबाट बनाएर मानिसले तिनीहरूको के के नाउँ राख्छ रहेछ भनी हेर्न तिनीहरूलाई मानिस कहाँ ल्याउनुभयो र मानिसले हरेक प्राणीलाई जे जे नाउँ दियो त्यही त्यही नै त्यसको नाउँ भयो अनि मानिसले नै सबै पालिने पशु आकाशका पंक्षी र सबै वन पशुहरूका नाउँ राखे तर आदमको निम्ति तिनलाई सुहाउँदो कोही सहयोगी पाइएन यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनुभयो मानिसले भने यो त मेरै हाडको हाड र मासुको मासु हो तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन् यसैकारण मानिसले आफ्ना आमाबाबुलाई छोड्छ र आफ्नी पत्नीसँग मिलिरहन्छ र तिनीहरू एउटै शरीर हुन्छन् मानिस र तिनकी पत्नी दुवै नाङ्गा थिए र लजाउँदैन थिए